नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसम्म अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाइतिर आज पनि हामी तपाईँलाई नै भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै सर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ सात बजे पछाडि उपस्थित हुने गर्छौँ करिब करिब आधी घन्टा साढे सात बजेसम्म तपाईँसँग रहन्छौँ र मिठा मिठा लोकदोहोरी भाकाहरूलाई तपाईँको माझमा राख्छौँ अनि तपाईँको दिनभरिको थकालाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिस गर्छौँ र आउन चाहनुहुन्छ यो साँझको बेला भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिसको बाटो खुल्लै छ र तपाईँ यति बेला खाना बनाउँदै हुनुहुन्छ होला अहिले त हुन त सिमसिम पानी परिरहेछ म आउँदाखेरि पनि पानी परिराखेको थियो असारको महिना छ तपाईँ रोपाइँमा व्यस्त हुनुहुन्छ होला धेरैजना त यति बेलासम्म खेतमै हुनुहुन्छ होला रोपाइँ गर्दै हुनुहुन्छ होला कतिजना चाहिँ भर्खरै हिलाम्य भएर घरमा आइपुग्नु भएको छ होला तर तपाईँ जहाँ भए पनि खेतमा हुनु भएको छ भने त सुन्न भ्याउनु भएको छैन होला तपाईँलाई रोपाइको नै चटाहरू छ यदि घरमा हुनुहुन्छ भने चाहिँ तपाईँले रेडियो खोलिसक्नु भएको छ अर्पण शुभ साँझको व्यवसायलाई सुनिसक्नु भएको छ सुन्न थाल्नु भएको छ यो विश्वास मैले लिएको छु र आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला सुन्ना छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस मात्र होइन तेत्तिसको बाटो पनि खुल्लै छ र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आइसक्नु भएको छ भन्ने सङ्केत पाइसकेका छु उहाँलाई स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुम्रेजबाट हो कि जस्तो लाग्यो हो है सुनिता हो अनि के छ हाम्रो सुनिताको हाल खबर कहाँ नचिन्नु चिन्दिनँ त मैले थाहा अब मैले जस्तै गरी बिर्सिनुहुन्छ कि होइन अनि के छ हिजो आज के गर्नु भएको छ दिनहरू के कसरी बिताउँदै हुनुहुन्छ तपाईँको चाहिँ भयो कि भएको छैन भोलि छ भने पछाडि रोप्नको लागि एकदमै रेडी भएर बस्नु भएको छ अहिले अनि नआएर भए त रोप्न आउनु पर्यो नि त र सधैँभरि अनि कुनै दिन पाइएन भने अनि आफै रोप्नु परेन फेरि <laughs> ल ठिकै छ सधैँ पाइयोस् हाम्रो सुनि दाजुलाई केही गाह्रो नहोस् है अनि खाना त खानु भएको छैन होला है मैले त खाइसकेँ <laughs> आज छिटो नै भयो है अनि आज कसलाई सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत चाहिँ कङ्ग्रेसबाट आउनु भएको थियो र अर्पण शुभ साँझको बसाई हो सुना छप्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छप्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो अरू कसैको लागि होइन तपाईँको लागि खुल्ला छ जसले अर्पण शुभ साँझलाई माया गर्नुहुन्छ मन पराउनुहुन्छ नेपाली लोकगीत सङ्गीतलाई मन पराउनुहुन्छ तपाईँको लागि हामी आउने गर्छौँ यो बसाइ लिएर र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ गाई गाईघाटबाट शुभ नाम सन्जु अनि हाम्रो सन्जुको पछाडि के छ अरे सन्जु बोटे अनि के गर्दै हुनुहुन्छ हिजो आज आज भोलि यत्तिकै बसी बस्दै यस्तो असारको महिना यत्तिकै बस्नु भएको छ खेत रोप्न सुरु भएको छैन गाली ए सुरु भएको छैन कहिलेबाट सुरु हुँदैछ त अब हुन्छ चाँडै नै सुरु ल ठिक छ मजाले छिटो छिटो अलिक धेरै धेरै पानी पर्यो भने चाँडै चाँडै हुन्छ होइन अनि खाना खानुभयो कि छैन चटपट धेरै खानु हुँदैन नि त थाहा छैन ए थोरै हो ल ठिक छ थोरै थोरै त म पनि खान्छु त्यही भएर धेरै नखानुहोस् भनेको कि ल ठिक छ त्यसमाथि पनि अलिक चिसो चिसो छ आज त अलिक बढी गर्नु भएको बेलामा चाहिँ खानुहुन्न कि है को कसो सम्झिनुहुन्छ अब बज्ने भाका मार्फत रोशन तपाईँलाई धन्यवाद मतरुमको दादालाई अनि बहिनीहरू निशा शान्ति मेरो बाबा मम्मी मेरो दाईको छोरी मन्जु मेरो साथी बिना अनि मेरो बुढीमा दिदीको लागि सुशील अनि अशोक जीवन मलाई सन्जु भनेर चिनि नचिनी सम्पूर्णको लागि हुन्छ सन्जु अहिले भने छिटो आउँदै गर्नुहोस् है ल नमस्कार सन्जु हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला सुना छप्नु पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छप्नु पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो खुल्लै छ यति बेला अर्पण शिव साँझको व्यवसायमा नेपाली लोकगीत सङ्गीतको बजारमा निकै नै चर्चा बटुलेको भाका तपाईँलाई अति नै मनपर्ने भाका तपाईँकै लागि माया don't know. एउटा सानो सानो जिन्दगीको घर बनायो एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो डर हुन्छ डर हुन्छ बाँकी जीवन घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर विरतीको छानो आशाको जगालेर विरतीको छानो एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा हालेर किरतीको सानो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ शुभ साँझको व्यवसाय सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ W W W dot radio Arpan dot com dot NP login गरेर र तपाईँ आउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँहरूको लागि हामीले खुला गरिराखेका छौँ र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट हाम्रो सरोजी बोल्नु भएको है के छ हाल खबर तपाईँको त्यही त मैले पनि त्यही भन्न लागेको त्यही कति समय पछाडि भेट भयो है भन्न खोजेको थिएँ कि सम्झिरहेको थिएँ तर हाम्रो सरोजीलाई धेरै माया गर्नुहुन्छ नि त होइन <laughs> अहिले भेट भइहाल्यो नि त होइन र शनिबार शनिबार सधैँ फोन गर्नुहोस् भेट भइहाल्छ नि पर्यो नि त्यो त राम्रो सोच हो नि होइन अनि के छ पदमपुरतिरको नयाँ नौला हाल खबर ए पानी परिसक्यो है ठुलो म आउँदा परिरहेको थियो कसले भन्नुभयो फेरि ल ठिकै छ पछि नै कुरा गरौँला नि यो बारेमा अझै राम्रोसँग है दुईजना मात्रै के सबैले सुन्ने गरी के कुरा गर्नु है अनि खानु भयो कि भएको छैन कार्यक्रम सके पछाडि ल ठिक छ बिस्तारै बिस्तारै खानुस पानी परेको छ बाहिर धेरै निस्किनु भएन है के गर्ने त्यो पनि हो फेरि अब अलि गर्मी भएको भए त्यसो बाहिर निस्किने भन्नुहुन्थ्यो होइन अब यो बर्खाको बेलामा गर्मी भन्ने कुरा सायदै नहोला अब त है अनि अब बज्ने भाका भएपछि चाहिँ कसलाई सम्झिनुहुन्छ धन्यवाद अनि विष्णु दाईलाई रामु दाईलाई अनि रिजानलाई अनि मेरो आफ्नो मान्छेलाई अनि मायालाई अनि अर्पण एफएम होली अनि तर मेरो सानो छोराको लागि हुन्छ अहिले भने छुटौँ नमस्कार सर्व आउनु भएको थियो यति बेला पदमपुरबाट र अर्पण शुभ साँझको व्यवसायी हो अलिकति बर्खाको समयमा पानी परिरहेछ तपाईँ रोपाइँमा पनि व्यस्त हुनुहुन्छ कसैले चाहिँ भोलि रोपाइँ गर्ने भनेर बस्नु भएको छ होला मजाले पानी परिदियो पनि बरु पानी टन्न हुन्थ्यो भनेर त्यस्तो सोच गरेर पनि बस्नु भएको छ होला तपाईँको सोच अनुरूप भइदियोस् यो मौसम हाम्रो चाहना छ हाम्रो कामना छ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सौराहाबाट के भन्नुभयो अरे टिना थापा मगर अनि के गर्नुहुन्छ टिनाजी पढ्दै कतिमा हो नि टेनमा कस्तो छ पढाइ कहाँ पढ्नुहुन्छ कहाँ पढ्नुहुन्छ स्कुलमा अनि आज को को सम्झिनुहुन्छ अर्पण शुभ साँझ मार्फत ए सन्दीप दाई मेरिना अनि विक्रम दाई रामकृष्ण अङ्कल अनि अनि अनि बुढामा तारा सालु रोशन सुभाष मलाई किन भनेर चाहिँ सबैलाई हुन्छ अहिले भने छिटो नमस्कार नमस्कार टिनाजी आउनु भएको थियो यति बेला र अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि तपाईँको लागि अर्को एउटा भागालाई नै म अगाडि जोड्छु त्यस पछाडि आउने नै छु फोन प्रयास गर्दै गर्नुहोला तिमी नै छौ मन मुटु भारी साग तेरा के गरी जुनमा पानी धाक्छ पूर्णिमाको जुनमा पानी छ नरोएको रात छैन नसम्झेको दिन छैन तिम्रै माया लाग्छ मान मुटु कभी मैले भुल्न सक्थेर के गरे जुनमा पानी धाक्छ पूर्णिमाको जुनमा पानी छ नरोएको रात छैन सम्झेको दिन छैन तिम्रै माया लाग्छ सानो तिम्रै माया लाग्छ छोड्यो भने मर्छु तिम्रै राजे सबैको प्यारे राजनमा पनि दिनमा पनि लाग्छ केही समय अगाडिको भाका हो तर तपाईँको मनलाई सोहीको भाका अर्पण शुभ साँझको व्यवसायमा हामीले तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ यो समयमा यो साहसको बेला एकैछिन भयो भने अझै हामीसँग रम्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला सुनाल छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो तपाईँहरूको लागि खुल्लै छ हामी लगभग लगभग अन्तमा पनि आइपुग्न लागिसकेका छौँ को साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कहाँबाट भन्नुहोस् त राधाजी काठमाडौँबाट कि नजिकै हुनुहुन्छ काठमाडौँबाट हो भने पछाडि धेरै समय बस्नुभयो है काठमाडौँमा चितवन आउन मन लागेको छैन तर ठिकै छ यो बर्खामा नआउनुहोस् अलिकति गाह्रो हुन्छ अप्ठ्यारो हुन्छ अलि पछि आउनुहोस् है तपाईँ हराउनु भएको हो कि म हराएको अहिले सुन्नु भएको छैन र ल ठिक छ मैले पनि सुन्न पाएन मैले पनि पाएको थिइनँ नि त्यति समयसम्म तपाईँसँग बोल्न है तपाईँले सम्झिँदै गर्नुहोस् मैले त काम बिर्सिन्छु है अनि खाने खानु भयो कि छैन मेरो पनि भइसक्यो आज कस सम्झिनुहुन्छ नि आज विशेष गरी धन्यवाद छ तपाईँलाई लागि हुन्छ अहिले पनि छिटो नमस्कार राधा हुनुहुन्थ्यो यति बेला काठमाडौँबाट आउनु भएको थियो अर्को साथी पनि हुनुहुन्छ आजको अर्पण शुभ साँझको व्यवसायको अन्तिम सहभागी साथी भन्नुपर्छ मैले हामी अन्तमा आइसकेका छौँ उहाँलाई स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनि के छ विवासको हालखबर के गर्नुहुन्छ अरे विवासीले म बस्नुहुन्छ अहिले रेडियो त सुन्नु भएको छ नि है ल ठिक छ पानी कतिको परेको छ छ सिमसिम परेको छ कि एकदम बढी छ सिमसिम परिरहेको छ ल ठिक छ खाना खानु भएको छैन होला है मैले त खाइसकेँ अनि आजको कसो सम्झिनुहुन्छ दिवसजीले अनि मलाई जीवन भनेर नमस्कार अर्पण शुभ साँझको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ यति बेला तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्समा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र सुनिराख्नु भएको थियो भन्नुपर्छ अब अन्तमा आइसकेका छौँ यतिजेल कार्यक्रम सुनेर बसिदिनु भयो कार्यक्रम अवधिभर हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ त्यस्तै गरी फोन गर्नुहुने फोन प्रयास गर्नुहुने तपाईँहरूप्रति निकै नै आभारी छु यतिन्जेलसम्म इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर जहाँ कहीँ रहेर तपाईँले पनि सुनिदिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि बेच्नुलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यो रमाइलो बसाइबाट म प्रतीक्षा पनि सुटिन्छु नमस्कार शुभ सन्ध्या पहिलो भेटमा माया बाजा टाढा हुनु पर्यो डाँडा गने गने चरीले बिउखायो टाढाको माया नलाउनु रहेछ मायाले जुखायो चरीले बिउखायो टाढाको माया नलाउनु रहेछ मायाले जुखायो टाढाको माया नलाउनु रहेछ मायाले जुखायो नयोनी टाढा चरीले बिउखायो दस भन्ज्याङ परि परि माया झनै गाडा चरीले बिउखायो टाढाको माया नलाउनु रहेछ मायाले झुखायो चरीले बिउखायो माया नलाउनु रहेछ मायाले झुकायो काँडाको माया नलाउनु रहेछ मायाले झुकायो गाउँ घर समाज